रस थियो यो जीवन आयो तिमी कुन मोडमा हात मेरो समाउन उराठ मेरो संसारमा बाहर बानी छाउना आयो तिमी गीत बनी आयो तिमी गीत बनी सपनाहरू देखायो माया के हो मलाई चिनायो सपनाहरू देखायो हाँस्न तिमीले नै सिकायो जिउनुको अर्थ दिलायो स्वर्ग नै पाए तिम्रो छातीमा चाहिन्न अब केही जीवनमा अरू केही ही जीवनको आधार तिमी हौ लक्ष्य पनि तिमी सातौँ जन्म तिमीलाई सके मेरो सृष्टिको कारण तिमी नै तिमी छौ त्यसैले म छु sa hinagpihing